कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज उज्यालो नाइन्टी नेटवर्कमा बज्ने यो सुमधुर धुनसँगै अजर अमर गीतहरूको आजको यो विशेष कार्यक्रममा प्राविधिक मित्र सशेन्द्र गौतम नेपथ्यका सहयोगी सफल काफ्लेका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन अजर अमर गीतको आजको यो नब्बेौं श्रृंखलामा यहाँलाई सादर आमन्त्रण छ आज हामी चर्चा गर्नेछौ हिजो जन्मदिन परेका गीतकार कवि वक्ता कालीप्रसाद रिजालका बारेमा नेपाली संगीत आकाशमा कमै गीत लेखेर वा भनौं उच्च स्तरीय गीत लेखेर नेपाली जनस्थानमा उच्च आकर्षण बनाउन सफल हुनुभएका गीतकार कालीप्रसाद रिजाल जो आफ्ना कविताका कारण आफ्ना नाटक यशोधराका कारण सर्वाधिक चर्चामा छन् महाकवि देवकोटा कविवर माधव घिमिरेका कविता गीत पढेर आफ्नो साहित्यिक यात्रा शुरू गरेका कालीप्रसाद रिजालले रिजालका गीतहरूलाई स्वर सम्राट नारायण गोपालले गाउन शुरू गरेपछि तीसको दशकपछि कालीप्रसाद रिजाल नेपाली संगीत आकाशमा एक स्तम्भ भएर उदाए नारायण गोपाल अम्बर गुरूङ फतेमान राजभण्डारी उदित नारायण झा तारा देवी शैलेश सिंह त्यसै गरी कानूनविद डाक्टर भीमार्जुन आचार्य शास्त्रीय गायिका संगीता राणा प्रधान शास्त्रीय गायक गुरूदेव कामत कुन्ती मोक्तान हुँदै रामकृष्ण ढकालसम्मका गायक गायिकाले कालीप्रसाद जाललाई जीवन्त र अमर बनाएका छन् हामीलाई धेरै मित्रहरूले कालीप्रसाद जाललाई जन्मदिनको शुभकामना पठाएको सन्देश प्राप्त भएको छ प्रकाश बाबु थापा आलोक लम्साल कुमारजङ कार्की साउलिन श्रेष्ठ अनन्त कटुवाल लगायत थुप्रै शुभेच्छुकहरूले सबैको शुभेच्छा हामीलाई प्राप्त भइरहेको छ आजको कार्यक्रममा कालीप्रसाद जाल ज्यूबाट सबै शुभेच्छुकहरूलाई कृतज्ञता ज्ञापन पनि गर्नुहुनेछ तर शुरूआत गर्नेछौ नारायण गोपालको स्वर र संगीतमा कालीप्रसाद जालको गीतबाट कृष्णै ढल्किँदैछ केही मिठो बात गर्न रात कृष्णै ढल्किँदैछ भरे फेरि बतासमा नारायण गोपाल बतासका कुरा सिमलको भुवा झैं उड्ने कुरा अनि तिनै नारायण गोपाल जसको झडङ्गी स्वभाव दरबारबाट आएको गीत दरबारमै फर्काउने उनको दुस्साहस आफूलाई जबरजस्ती कुनै गीत गाउन लगाउने गीतकारकै अगाडि दोस्ती राख्नु छ भने यस्तो गीत नदे भनेर गीत च्यात्ने नारायण गोपाल अनि तिनै नारायण गोपालले नवारण गरिदिए गीतकाल कालीप्रसाद रिजालका गीतहरूलाई अनि कालजयी बनाइदिए धेरै प्रसंग जोडिन्छ नारायण गोपाल र कालीप्रसाद रिजालको सांस्कृतिक संस्थानका कायम मुकायम महाप्रबन्धक नारायण गोपाल र संचार मन्त्रालयसँग आबद्ध सचिव कालीप्रसाद रिजाल यो भेटलाई एउटा गीतले जोडिदिन्छ र गीत दुई तीन हुँदै एउटा इतिहास बन्छ उन्नाइस सय छयत्तरमा यही महिनाको आजको दिन जन्मिनुभएका प्रसाद झ्याललाई उज्यालो नाइन्टिनहरूका तर्फबाट हार्दिक शुभकामना र हामीलाई शुभकामना पठाउने धेरै मित्रहरूमध्ये सावलिन श्रेष्ठ लेख्नुहुन्छ आदरणीय कालीप्रसाद रिजालज्यूलाई म जन्मदिनको लाखौं लाख शुभकामना अनि आज धेरै रचनाहरू सुन्न पाइयोस् वर्षौं वर्षसम्म उहाँका धेरै रचना सुन्न पाइयोस् भन्नुभएको छ संयोग नै भन्नुपर्छ सोमबारको कार्यक्रमको दिन पनि प्राय पर्या थियो र आज पनि त्यही न्यानोपनको प्रतीक्षामा छु भनेर लेख्नुभएको छ अनन्त कटवाल लेख्नुहुन्छ आदरणीय वरिष्ठ गीतकार कालीप्रसाद झालज्यूमा जन्मदिनको लाखौं लाख शुभकामना साथै अझ र गीतहरूलाई मेरो धेरै धेरै शुभकामना युएईबाट केशव शाहको पनि शुभकामना प्रेम नारायणजी आजको श्रृंखला त झनै उत्कृष्ट संगीतमय हुने भयो गीतकार कालीप्रसाद जालका अक्षरहरूमा नारायण गोपालको आवाजले झनै मनमोहक बनाउनेछ यसै हप्ता जन्मदिन परेका रिजाल ज्यूलाई शुभकामना युए आबुधाबीबाट प्रतीक्षा गर्दैछु भनेर अनिश न्यौपाने लेख्नुहुन्छ गीतकार कालीप्रसाद जालज्यूलाई जन्मदिनको मुरीमुरी शुभकामना त्यसै गरी विमल डाङ्गी लोकगीत गायक र नेपाली संगीतका अनुरागी हुनुहुन्छ उहाँले पनि शुभकामना व्यक्त गर्नुभएको छ दिलीप थापा लेख्नुहुन्छ उहाँको रोचक स्ट्याटस छ आँखा छोपी नरो भनी भन्नु पर्या छ लाई नारायण गोपालले गाएको बनै खायो डडेलोलाई फतेमानले गाएको होस् वा रामकृष्ण ढकालले गाएको बिहान उठ्ने बित्तिकै हिमालय देख्न पाइयोस् लगायतका चरम आनन्द आउने गीत लेख्ने रिजालजीलाई जन्मदिनको शुभकामना सँगै यस्ता सयौं गीतहरू लेख्नुहोस् भन्ने शुभकामना सिनामंगल काठमाण्डुबाट दिलीप थापा कृष्ण केसी लेख्नुहुन्छ जब स्वर सम्राटको स्वरमा झरीको पात झैं भए उजाड मेरो जिन्दगी केही मिठो बाधक गर र फतेमानको स्वरमा बनै खाए दौडेलले गीत सुन्छु गीतकार कालीप्रसाद रिजाललाई सम्झिनै पर्छ नेपाली संगीतको धरोहर गीतकार रिजालको जन्मदिनको लाख लाख शुभकामना कमल कार्की लेख्नुहुन्छ मान्छेको जीवनमा अनेक पक्षहरू हुन्छन् त्यसमा सकारात्मक पक्षको समाजले अनुकरण गर्छ त्यसको लागि रिजालको योगदानले उचित कदर पाओस् भन्ने शुभकामना नारायण गोपालले गाएको झरेको पात झै भयो वा आँखा छुपी नरो भनी भन्नु छ यी धेरै गीतहरूका कारण कालीप्रसाद जाल सदैव चर्चामा हुने गर्छन् नारायण गोपाल र गोपालञ्जनको बीचमा सामान्य शीतयुद्ध शुरू भइसकेपछि नारायण गोपाल स्वयंले एकल संगीत गर्न शुरू गरेको श्रृंखलामा कालीप्रसाद ज्यालका गीतहरू पहिलो श्रृंखलामा आउँछन् नारायण गोपालले फेरि एकपटक आफ्नो आइडियो सिंक्रासीमा संकट आउन नदिन फेरि संगीत गरेर देखाए र उनका संगीतहरू फेरि चर्चामा आए र तीनै गीतहरू मार्फत नारायण गोपालको संगीतकारका रूपमा पुनरागमन भयो यसबारेमा गीतकार कालीप्रसाद ज्यालको त्यति बेलाको सम्झना यस्तो छ होइन पहिले त अब मैले एक किसिमले गीत लेख्न छोडेकै बिस वर्ष भइसकेको थियो अब कुराहरू यताउति हुँदाखेरि गीतको सङ्गीतको कुरा हुँदाखेरि एकाएक उहाँले माग्नुभयो अब नारायण गोपालजीको एउटा विशेषता के थियो भनेदेखि धेरैलाई मतलब यो यो पाठ थाहा छैन उहाँ अध्ययनशील पनि हुनुहुन्थ्यो उहाँ कविताहरू साहित्यहरू पढ्ने भूगोल इतिहासहरू संस्कृतिका कुराहरू पढ्ने र खेलमा पनि सोख भएको त्यस्तो बहु एउटा भन्नुहोस् न इन्ट्रेस्ट भएको प्रतिभाशाली व्यक्ति हो अब सायद मेरो कविता पढ्नु भएको थियो होला त्यसैले अब उहाँले एकाएक यो मेरोसँग कुरा गर्दाखेरि उहाँले कवि तपाईँ लेख्नुहोस् गीत लेख्नुहोस् भनेर उहाँले भन्नुभयो अब सुरुमा भन्दा त म एक किसिमले म त भूकम्प नै गयो भन्नु पर्यो अब नारायण गोपाल जस्तो मान्छेले अब मलाई अब गीत मागिराखेका छ फेरि अलिकति उहाँ के भने स्पष्टवादी म झडङ्गी भन्दिनँ स्पष्टवादी मन परेन भने यो गीत मन परेन भन्ने मान्छे हो त्यसो हुनाले के होला बिस वर्षपछि सकुला नसकुला भन्ने लागेको थियो तर उहाँले नै कर गर्नुभयो तपाईँ सक्नुहुन्छ भनेर मलाई कर गर्नुभयो वास्तवमा नारायण गोपालजी एउटा शब्दलाई बुझ्नुहुन्थ्यो र राम्रो शब्दको खोजीमा हुनुहुन्थ्यो उहाँ उहाँ भन्नुहुन्थ्यो साहित्यसित एउटा सहयोग लिएर सहकार्य गरेर सङ्गीतमा क्रान्ति ल्याउनुपर्छ परिवर्तन ल्याउनुपर्छ भन्नुहुन्थ्यो त्यसो हुनाले उहाँ सायद राम्रो शब्दको उसमा खोजीमा पनि हुनुहुन्थ्यो उहाँले भन्नुभयो र मैले लेखेँ बहुतै मतलब मुस्किलले डराइ डराइ के होला भन्ने लागेको थियो तर उहाँले मन पराइदिनु भयो दुइटै गीत एकैचोटि रेकर्ड गर्नुभयो र अहिले मलाई यहाँ फेरि गीत लेख लगाएर जुन म यहाँसम्म आइपुगेको छु यसको श्रेय सम्पूर्ण श्रेय नारायण गोपालजीलाई जान्छ आँखा छोपिन भने भन्नु पर्या माथि ढुङ्गा राखी हस्नु पर्या आँखा छोपी नरो भनी भन्नु पर्या छ माथि ढुङ्गा राखी हाँस्नु पर्याला भोलि उठी कहाँ जाने केही थाहा छैन फर्की आउने हो कि होइन केही थाहा छैन भोलि उठी कहाँ जाने केही थाहा छैन फर्की आउने हो कि होइन केही थाहा छैन बाचा छिटै आउँछु भने गर्नु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ रातिभरि गाउँ बेसी पखेरीको छाया आँखाभरि मेला पात मायालुको माया छातीभरि गाउँ बेसी पखेरीको छाया आखा आँखाभरि मेला पात मायालुको माया तपाईँलाई छाडी कतै जानु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ भन्ने कुरा कति थियो छाती भित्रै रह्यो परेलीका ओठबाट आँसु झरिरह्यो भन्ने कुरा कति थियो छाती भित्रै रह्यो परेलीका ओठबाट आँसु झरिरह्यो कुल्चिएर आफैलाई हिँड्नु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ आँखा छोपी नरो भने भन्नु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ पञ्चायत कालको त्यो समय र यो गीत त्यति बेला कालीप्रसाद जालमाथिको संकट र नारायण गोपालमाथिको शंका आँखा छुपी नरो भनी भन्नु परेछ पञ्चायत कालमा हरेक मान्छे छातीमाथि ढुङ्गा राखेर रुनुपर्ने अवस्था थियो र नारायण गोपालको त्यो पहाड़सँग टक्राउने आवाजको दम्ब अनि कालीप्रसाद जालका यी शक्तिशाली शब्द एउटा इतिहास बन्न पुग्छ हामीलाई रमेश भट्टराईले भैँसी पार्टीबाट कालीप्रसाद दाईलाई ह्याप्पी बर्थडे भनेर शुभकामना पठाउनु भएको छ भने कवि मुरारी सिगदेलले पनि काली दाजुमा जन्मदिनको शुभकामना भनेर पठाउनु भएको छ कथाकार कवि अतृप्त पाण्डेजीले लेख्नु भएको छ प्रकाश सर कवि गीतकार कालीप्रसाद जालज्यूको मा नमन हाम्रा महाकवि जस्तै नाम नमिले पनि कामले त्यही बाटोका गीतकार कालीप्रसाद को जन्मदिनको शुभकामना मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ भन्ने गीत सुनाउनै पर्ने भयो भनेर उहाँले लेख्नु भएको छ अतिप्त पाण्डेजीले अतिजी धन्यवाद यहाँलाई त्यसै गरिकन हामीलाई धेरै अन्य शुभकामना पठाउने मित्रहरूमा सनत कुमार बस्ती प्राध्यापक डाक्टर सनत कुमार बस्ती लेख्नुहुन्छ अजर अमर गीतको सूर्यात्रा सुन्दर स्वललित एवं भव्य र भावकीय बनोस् हार्दिक मंगलमय शुभकामना भनेर लेख्नु भएको छ त्यसै गरी दीपक श्रेष्ठले जन्मदिनको मंगलमय शुभकामना कालीप्रसाद सरलाई भनेर लेख्नु भएको छ भने अन्य धेरै मित्रहरूले जसले कालीप्रसाद जालका गीत संगीतलाई अत्यन्त माया गर्नुहुन्छ उहाँहरूले शुभकामना पठाउनु भएको छ त्यसै हाम्रा स्नेही मित्र दिनेश रावत लेख्नुहुन्छ कालीप्रसाद रिजाल विशेष सर्वप्रथम जन्मदिनको मंगलमय शुभकामना आजको परिवेशमा सुहाउँदो गीत जुनमा विदेशीको नेपालीको मनमा बस्न सफल बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् त्यसै गरी अमृत थापा लेख्नुहुन्छ गीतकार कालीप्रसाद दिजाल नेपाली गीत संगीत क्षेत्रका एक विशिष्ट धरोहर हुन् उनी जस्ता सर्जकहरूले गर्दाखेरि नै नेपाली गीत संगीतले पूर्णता पाएको छ जोगमेर माझी युएबाट लेख्नुहुन्छ बिहान उठ्ने बित्तिकै यहाँले सधैँ सधैँ नेपाल लेख्न पाइयोस् हार्दिक शुभकामना काली सरलाई अजर अमर गीतको साथमा जोगमेर हुने लेख्नुहुन्छ सविता वैद्य लेख्नुहुन्छ दाई नमस्कार आजको अजर अमर गीतहरू कार्यक्रमको शीर्षक आफैमा लोकप्रिय छ लोकप्रिय कवि गीतकार कालीप्रसाद जालजीमा मेरो हृदयदेखि शुभकामना बलामी राज पुण्यस्वरूप लेख्नुहुन्छ बिहान उठ्ने बित्तिकै हिमालय देख्न पाइयोस् गीत बजाउँदा विवादमा उठेको आवाजको पनि चर्चा गर्नु है दाई भनेर उहाँले भन्नुभएको छ सुभाष ढुङ्गेलले नमस्ते कालीदाई र प्रकाश दाई definitely we will listen this numbers झरेको पात चाहिँ भयो आँखा छुपी नरो भनी र उहाँले पनि जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ भगवान पोखरेल चिरायो कोशिश अनन्त यात्री घायल तमु राजु हुमा गाई र त्यसै गरिकन हाम्रा प्राविधिक मित्र सशिन्द्र गौतम र नेपथ्यका सहयोगी सुफल काफ्लेको पनि कालीप्रसाद जालजीलाई जन्मदिनको मंगलमय शुभकामना व्यक्त गर्दछौ कालीप्रसाद रिजालको गीतलाई रेडियोमा को तरंगमा जोड्ने काम गरे स्वर सम्राट नारायण गोपालले तर कालीप्रसाद ज्यालको गीतलाई चलचित्रको पर्दामा सिंक्रोनाइज गर्ने काम गरे नेपाली संगीत जगतका एक महान हस्ती अम्बर गुरूङले अम्बर गुरूङले शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित चलचित्र जीवन रेखाका निम्ति पार्श्व संगीत गर्दा शीर्ष गीतका रूपमा एक कलाकार कुलदीप शेरचनले चरित्र अभिनेत्री शान्ति मास्केको जीवनसँग मिल्दो गीत पोखराको फेवातालको डुंगामा गाउँदा गाउने गीत कालीप्रसाद झाले लेख्नुभयो र गाउनुभयो उनै संगीतकार अम्बर गुरूङले र त्यो कालजयी गीत कही आफ्नै भूमरीमा आफै पर्यो कि कालीप्रसाद झालको शब्दमा कहे आफ्नै भुमरीमा आफै परू जसलाई तिमीले हिरा भन्यो साँझको रजत पटका लागि लेखिएको भए पनि गीत चलचित्रको पात्रको निम्ति गाइएको भए पनि बासाठी त्रिसठीको आन्दोलनमा त्यति बेलाका महाराज ज्ञानेन्द्र शाहमाथि यो गीत व्यङ्ग्यका रूपमा धेरै पत्र पत्रिकाले प्रयोग गरेका थिए अहंकारको आगोभित्र आफै जल्यो कि यो गीतलाई धेरै पाक्षिक साप्ताहिक पत्रिकाहरूले तत्कालीन शासन सत्ता सम्हालिरहेका पात्रलाई व्यङ्गका रूपमा प्रयोग गरेका थिए कालीप्रसाद रिजालको कलमबाट निक्लेको यो जादुई ज्वाला आज काठमाण्डुमा कालीप्रसाद रिजालका अत्यन्त घनिष्ठ मित्र कवि गीतकार नाटककार बासु शशीको जन्म जयन्ती पनि मनाइयो चैत्र तेह्र गते उन्नाइस सय त्रियानब्बेका दिन जन्मिएका बासु शशी नेपाली साहित्य जगतका एक स्तम्भ हुन् उनका बारेमा काली प्रसाद झाले लेखेका छन् वासुशशी सामान्य व्यक्ति होइनन् उसका रचना सृजनाहरू मात्र होइन उसको जीवनशैली विधि व्यवहार र क्रियाकलापहरू पनि केही हदसम्म असाधारण नै थियो भन्न सकिन्छ शशी आफ्नै सृजनाको आकाशमा स्वच्छतापूर्वक उड्न चाहने विचरण गर्न चाहने उन्मुक्त साहित्यिक जीव हो ऊ कुनै बन्धनमा बाँधिएन जति बाँच्यो स्वतन्त्र भएर आफ्नै किसिमले बाँच्यो अल्पायुमै हामीले बासशीलाई गुमाउनु पर्यो कालीप्रसाद रिजाल र बासशीको भेट कलकत्ता बम्बईमा भएको होइन पहिलो पटक नेपाली शब्दकोश छाप्न बासुशशी बनारस पुग्दा त्यही भेट भएको थियो त्यसबारे कालीप्रसाद रिजाल लेख्नुहुन्छ बासु पनि प्रज्ञा प्रतिष्ठानको शब्दकोष छाप्ने काम लिएर बनारस बसिरहेका थिए त्यहाँ पनि गोष्ठीमै हाम्रो भेटघाट भयो हामी एक अर्काको कविताबाट प्रभावित भयौं त्यहाँ हाम्रो भेटघाट र साहित्यिक विचार विमर्शले निरन्तरता पायो कालान्तरमा हामी घनिष्ठ मित्रमा परिणत भयौं म हरेक छुट्टीमा विश्वविद्यालयबाट शशीको गाईघाटको डेरा पुग्थे दिनभरि हाम्रो साहित्यिक सत्संग चल्थ्यो आफ्ना नयाँ कविताहरू एक अर्कालाई सुनाउँथ्यौं बनारस प्रवास कालमा शशीले आफ्नो समय मुख्यत अध्ययन र कविता लेखनमा केन्द्रित गरेको पाइन्छ वासु शशीको जन्म जयन्तीका सन्दर्भमा वासु शशी स्मृति परिषदले आज आयोजना गरेको कार्यक्रमका निम्ति प्रदुमन जोशीले पठाएको यो सन्देशसँगै हामी वासशी स्मृति परिषदलाई र श्रष्टा वासशीलाई सम्झना गर्छौं कालीप्रसाद जालको शब्दमा कालीप्रसाद जालको सम्बन्ध गायक फतेमान राज भण्डारीसँग पनि त्यस्तै थियो नेपाली कविहरूमा भारतका प्रसिद्ध शायर साहिर लुधियानवीलाई भेट्ने सौभाग्य पाएका थिए कालीप्रसाद रिजालले कभी कभी मेरे दिल में ख्याल आता है वा मैं पल दो पल का शायर हूं वा एक शहनशाह ने ताजमहल बना के हम गरीबों की मोहब्बत का उड़ाया है मजाक जस्ता कविता लेखे भारत उर्दू साहित्य में उच्च आकर्षण बनाएका शाहिरलाई नजिकबाट देख्ने र भेट्ने मौका पाएका थिए कालीप्रसाद रिजालले र तिनै कालीप्रसाद रिजालको गीतलाई संगीत गरेका थिए नारायण गोपालले र नारायण गोपाल स्वयंले यो गीतलाई हङकङमा पनि गाएका छन् र नारायण गोपाल संगीत कोषद्वारा आयोजित गायन प्रतियोगितामा प्रथम भएपछि गायक शैलेश सिंहलाई नारायण गोपाल संगीत कोषका तत्कालीन अध्यक्ष श्रीमती पेमला गुरूवाचार्यबाट पुरस्कार स्वरूप यो गीत पुनः गाउन दिइएको थियो र कालीप्रसाद दालज्यूले यसमा थप एक अन्तराल लेखेर यो गीत रेकर्ड भएको थियो भने आज हामी फतेमान राजभण्डारीको स्वरमा यो मौलिक गीत बजाउँदैछौं बैगुनीको आशै आशाले आ स्नेही श्रद्धेय फतेमान राज भण्डारीको स्वरलाई हामीले राख्यौं उहाँ पनि बासशीका निकै निकट र कालीप्रसाद प्रसाद पनि निकै घनिष्ठ हुनुहुन्थ्यो र जय बागेश्वरीको वरपरको यो सांगीतिक परिवेशलाई सम्झाउँछ यी तीनैको त्रिकोणले आजको हाम्रो कार्यक्रममा अतिप्त पाण्डेजीले कालीप्रसाद जालमाथि सानो टिप्पणी पनि गर्नुभएको छ प्रकाशर कवि गीतकार कालीप्रसाद देजालज्यूको पनि नाम हाम्रा महाकविको जस्तै नमिलेको हो भन्ने लागिरहेको छ नत्र यति मीठा गीत लेख्नु हुनेको नाम उज्जवल पो पर्थ्यो होइन र काली किन भएको अँध्यारो किन भएको होला जे होस् कवि एवं गीतकार कालीप्रसाद ज्यूप्रति हार्दिक शुभकामना भनेर लेख्नु भएको छ एक कवि कथाकारले देखेको एउटा दृष्टि यहाँ राख्नुभयो त्यसै गरिकन सञ्जीव सुब्बाले पनि शुभेच्छा व्यक्त गर्नुभएको छ त्रिलोचन सुवेदी जोगमेर माझी शिव समीप दीपक श्रेष्ठ सनत कुमार बस्तीले पनि कालीप्रसाद रिजालज्यूलाई जन्मदिनको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ कालीप्रसाद रिजालका गीतहरू भावुक पनि छन् यादगार पनि छन् र व्यङ्ग्ययुक्तले भरिपूर्ण पनि छन् तर कुनै कुनै गीतमा जीवनका तिनै काल झल्किन्छ हुन त भन्नाइ पनि छ पास्ट कहिले पनि बितेर जाँदैन पास पास हुन सक्दैन त्यो सधैँ दोहोरिरहन्छ भन्ने तर काली सजालका गीत सुन्दा हामी सबै अति दोहोरिए जस्तो लाग्छ तर एउटा गीतले कालीप्रसाद जालको गीतले उदित नारायण झालाई एउटा अचम्मको गायनमा विद्युतीय चमत्कार देखाइदियो वा त्यो बिजुली गीत जसका कारण उदित नारायण झा एक पार्श्व गायकका रूपमा सफल भए त्यही गीत प्रस्तुत छ अमर गुरूङको संगीतमा उदित नारायण झा र तारादेवीको युगल स्वरमा फूल किसानी तरेली धनु कड़े परेली मेरी ओटी मुरली हिड़छे मोरी कस्तरी ढलकी ढलकी मस्ती मस्ती ए मेरी बिजुली अमा मामा कस्तोसी तो झिमकाए की परेली ए मेरी बिजुली ए मेरी बिजुली कस्तो तो झिमकाए की परेली झिमकाए की बल्ल बल्ल मोहनीको मन्तरले तान्यो भागी भाजी हिँड्नेलाई जन्तरले हान्यो हेर जन्तरले हान्यो अब आउने मङ्सिरमा खोक्रे छोरो पौली मोरी कालो भाले काटी काटिदिउँला सुत्ती ए छोरा की आमा भनी बोलाउला घोक्रो तानी कहाँ मरी लबस्तरी छोरो गयो उता पारी टुकु टुकु टुकु टुकु ए मेरी बिजुली ए मेरी बिजुली कस्तो सित झिमकाए की परेली झिमकाए की परेली उदित नारायण झा र तारादेवीको स्वरमा यो गीत थियो कालीप्रसाद रिजालको कालीप्रसाद रिजालले भावुक र गम्भीर मात्र होइन यस किसिमका हाँस्य गीत पनि लेखेका छन् भने नेपाली संगीत आकाशमा उस्ताद बद्रीपछि वा मेलवादेवी मानन्दरपछि ठुमरी गीतलाई पुनर्जागरण ल्याउने पनि गीतकार कालीप्रसाद रिजाल नै हुन् गुरूदेव कामतको संगीतमा गुरूदेव कामत र संगीता प्रधान राणाको स्वरमा नेपालमा ठुमरीको पुनः रेकर्डिङ शुरू भएको कालीप्रसाद जालकै शब्दमा हो कालीप्रसाद जालकै शब्दमा शक्ति बल्लभको संगीतमा रामकृष्ण ढकालले गाएको कहिले सम्झेर रोए कहिले सम्झेर रोए भन्ने गीतलाई पुनः न्यू बज्राचार्यले आफ्नै संगीतमा फरक शैलीमा पनि गाएका छन् यसरी एउटै कलाकारले फेरि एकपटक प्रयोगत्मक रूपमा उनको गाएको गीतको एउटा इतिहास पनि छ यति मात्र होइन गजलका बेताज बादशाह मेहदी हसनले काठमाण्डुमा आउँदा नेपाली गीत गाएको पनि कालीप्रसाद रिजालकै आँखा छोपी नरो भनी भन्नु परेछ नै हो मेहदी हसनले तत्कालीन सांस्कृतिक संस्थानका महाप्रबन्धक नारायण गोपाल र दीपक जंगमको निमन्त्रणामा नेपाल आएर गीत गाउँदा कालीप्रसाद रिजाललाई सम्मानपूर्वक सम्झेका थिए हामीलाई भर्खरै कुमारी निरौलाले एउटा सन्देश पठाउनु भएको छ कुमारी निरौला लेख्नुहुन्छ प्रकाश सर नमस्कार म कुमारी निरौला म यो कार्यक्रम सधैँ सुन्छु त्यसैले यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु दाईलाई कालिप्रसाद दाईलाई जन्मदिनको शुभकामना नेपाल नेत्रहीन संघका पूर्व सचिव कुमारी निरौला जो स्वयं पनि संचारकर्मी हुनुहुन्छ र आज धेरै मित्रहरूले कालीप्रसाद जालको गीत बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् गीतका बारेमा आएको विवादका बारेमा पनि केही प्रसंग उठाउनु पर्ने भनेर यहाँ राख्नुभएको जिज्ञासा बड़ा रोचक लाग्यो भारतमा भर्खरै एकजना महिलाले अर्को मुलुकको राष्ट्रगान गाउँदा उनलाई जेल पठाइयो आतंककारीको संज्ञा दिएर र हाम्रा यस्ता कैयौं गीतहरूमाथि जसको इतिहास छ ती गीतहरूमाथि व्यङ्ग्य गर्दा आक्षेप लगाउँदा हामी पनि कुनै दिन यस किसिमको आरोपबाट जोगिन सक्दैनौं त्यसले गर्दा हाम्रा स्रष्टाहरूको रचनालाई इज्जत गरौं र यो हिमाल देख्न पाइयोस् भन्ने शब्दलाई लिएर गरिएको व्यङ्ग्यप्रति यहाँ धेरैले आक्रोश पनि व्यक्त गरेका छन् यसबाट हामी सावधान हुन जरूरी जस्तो लाग्छ यही भनाइका साथ आज धेरैले कालप्रसाद शुभकामना पठाउनु भएको छ म केही नाम अलि हतारमा पनि भाषण गर्न चाहन्छु प्रकाश बाबु थापा घायल तमु जोगमेर रायमाझी इन्द्र नार्थुङ्गे सोफिया थापा जी बमघिम शिव समीप अनन्त कटवाल लक्ष्मी पहाड़ी घिमिरे कल्पना शेरचन कुमार दुलाल सुभाष गुरूङ घायल तमु प्रेयर रेग्मी रमेश क्षितिज योगेन्द्र चौलागाई रमेश पोखरेल कृष्ण केसी असफल गौतम केसी अभिशान्त आदर्श प्रधान चन्द्र शाही विमल डाङ्गी भुवन शर्मा घिमिरे गोपी महत सुरेश दवाड़ी मुरारी सिगदेल चालिसे प्रकाश गौरव दर्पण अनिता गुरूङ कुमारजङ कार्की सुशीला सिलवाल राजन श्रेष्ठ सागर बिरई घलाङ आलोक लम्साल तुफान नरेन्द्र आशिष न्यौपाने योगिन आचार्य प्रदीप जङ कार्की एसी दिनेश बिन्दुदेवी श्रेष्ठ दिलीप थापा लगायत सबैलाई हार्दिक आभार व्यक्त गर्दै यी सबै शुभेच्छा पठाउनुहुनेहरूलाई कालीप्रसाद जालज्यूको तर्फबाट पनि हार्दिक आभार प्रस्तुत गर्न चाहन्छु म सबै भाइहरूलाई अब बहिनीहरूलाई जसले श्रोताहरूलाई मेरो तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु अब मेरो जन्मदिनको उपलक्ष्यमा शुभकामना दिनुभयो त्यसको लागि म धन्यवाद दिन्छु वास्तवमा के भने अब श्रोताहरूको भाइ बहिनीहरूको मायाले नै भन्नुपर्दछ कि म आज पचहत्तर वर्षको उमेरमा पनि सक्रिय रूपले लेखिराखेका छु मेरो गीतहरू रेकर्ड भइराखेका छन् विभिन्न गायक गायिकाहरूले नाम चलेका गायक गायकहरूले गाइराखेका छन् नारायण गोपालजीले सुरु गरिदिनु भएको त्यो गीत यात्रा भन्नु पर्यो मेरो रोकिएको गीत यात्रालाई फेरि उहाँले सुरु गरिदिनु भयो त्यो अहिलेसम्म चालु छ यो चाहिँ के भने यही श्रोता भाइ बहिनीहरूको मायाको कारणले हो म सबैलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु पात धय सिन्द्र गौतम र मेरो पनि सँगै आजको यो कार्यक्रमबाट हामीलाई विदा दिनुहोस् फुटे